कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको तीन सय तेह्रौं श्रृंखलामा यहाँहरू सबैलाई जन्माष्टमीको मंगलमय शुभकामना र आजको यो विशेष कार्यक्रममा हाम्रा साथमा प्राविधिक मित्र संघर्ष विष्ट जो आज पहिलोपटक हुनुहुन्छ उहाँलाई स्वागत गर्दै मेरो शालीन अभिवादन प्रकाश सामीको आजको कार्यक्रमको शुभारम्भमा एउटा दुःखद खबरबाट हामी संवेदना व्यक्त गर्न चाहन्छौ नेपाली सुगम संगीत गायक चर्चित गायक खेमराज गुरूङको आज निधन भएको छ खेमराज गुरूङ दुई हजार छप्पन्न सालमा एकादशी बजारैमा गीतबाट लोकप्रिय भएका थिए भने पछि उनले गोरे कान्छा जस्ता गीतहरू पनि गाए र लामो समयदेखि नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गायक खेमराज गुरूङलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको यो तीन सय तेह्रौं कार्यक्रम एक विशेष रूपमा प्रस्तुत गर्दैछौ नेपाली सुगम संगीतमा धेरै कलाकारहरूको नाम धेरै गायकहरूको नाम कृष्ण गोपाल कृष्ण मान वा कृष्ण कान्छाले सम्बोधन भएका छन् तर कैयन कलाकारहरूले आफ्नो जीवनका पहिलो गीत नै कृष्ण वन्दना गाएर पनि शुरू गरेका छन् यद्यपि भारतका चर्चित गायिका लता मंगेशकरको गीत वा वाणी जयरामका गीतहरू पनि हामीले कृष्ण प्रणामका गीतहरू सुन्यौं भने त्यसले एउटा अलग्गै स्वाद दिन्छ तर हाम्रो नेपाली सुगम संगीतको इतिहासको एक सय नौ वर्ष लामो इतिहासमा दोस्रो खण्डका चर्चित उस्तादहरू गायकहरूले कृष्णका गीतहरू गाएर चर्चामा आएका छन् आजको कार्यक्रमको पहिलो गीत आकर्षणका रूपमा उन्नाइस सय नब्बे पछि निकै चर्चामा आएका गायक उस्ताद साइलाको स्वरमा पापी कृष्णको चर्चा गरूं thương 啊 पाप नाम अष्टमान श्रेष्ठ भए पनि चन्दनीको उकालोमा साइलाजी लाउला पिरतिस्ता गीत गाएर उस्ताद साइला पदवी पाएका यी गायकले पापी कृष्णको यो गीत गाएका छन् आफ्नै समयमा एउटा रोचक ढंगले यसबाहेक बाँसुरीका गीतहरूका कुरा गर्ने बित्तिकै कृष्णजीलाई मनपर्ने बाँसुरी वा यस्ता धेरै प्रसंगा गीतहरू छन् जस्तो कृष्ण मुरारी हरि गुण श्री श्रीकृष्ण गोविन्द हरे मुरारी जय कृष्ण कन्हैया कि जय जस्ता गीतहरू कदम डाली बसेर मुरली बजाउने यी धेरै गीतहरूका माझ कृष्णको चर्चा हुने गर्छ तर कृष्णको बाँसुरी र मुरली दुई अलग अलग बाजाहरू हुन् त्यसमध्ये सरोज कुमार साकेको संकलनमा पन्ना काजीले गाएको तिरिरी मुरली बज्यो बनेमा पनि एउटा लोकप्रिय गीत मानिन्छ तर आजको चर्चाको अर्को विषय के हो भने बाँसुरी बजाएर ख्यातनामा भएका नेपाली संगीतकारहरू जसले राम्रा राम्रा गीतहरू बनाए जसले राम्रा राम्रा गीतहरूमा धुन भरे ती संगीतकारको पनि चर्चा आज गर्दैछौ यहाँ म एउटा चर्चा गर्न चाहन्छु आओ आओ कृष्णजी गोकुलैमा मुरली बजाई यो गीतको बारेमा चर्चा गर्ने बित्तिकै यसमा प्रयोग भएको बाँसुरी र यस गीतलाई माया गर्ने कयौं कलाकारको सम्झना हुन्छ यहाँ गायक दुर्गा खरेलको एउटा सम्झनालाई म शेयर गर्न चाहन्छु हामीसित बाँसुरीमा संगत गर्ने श्रद्धेय गोपाल युञ्जन प्रेम राणा अवतारी जेबी लामा उहाँले तामाङ लेख्नु भएको छ जेबी लामा जसलाई हामी जंगबहादुर लामा पनि भन्छौं बलराम समाल आदि सबै कृष्णका वरत पुत्रहरूलाई हार्दिक सम्झना भनेर दुर्गा खरेले लेख्नु भएको छ गोपाल योजनको गीत संग्रहको नामै गोपालको बाँसुरी थियो जसलाई नगेन्द्र थापाले सम्पादन गरेका थिए यो हिमालय कला मन्दिरको शुरूका दिनहरूमा नै प्रकाशन भएको थियो यो नगेन्द्र थापाका गीतहरूको संकलनको यो गीतलाई विशेष गरेर गोपालको नाममा गोपालको बाँसुरी राखिएको थियो बाँसुरी र मुरलीलाई धेरैले चिन्न सक्दैनन् जसै गरी तानपुरा र सितारलाई धेरैले चिनेको देखिँदैन ठाडो बजाउने बाजा र बाङ्गो बजाउने बाजाको शैलीको फरक प्रसंगको चर्चा छँदैछ तर बाँसुरी नबजाए पनि बाँसुरीको मधुर प्रयोग गरेर गीत संगीत गर्ने प्रसिद्ध संगीतकार शिवशंकरको चर्चा गर्न यहाँ मन पराउँछु शिवशंकरले आफ्ना धेरै गीतहरूमा बाँसुरीको मधुर प्रयोग गरेका छन् चाहे त्यो लोकलयका गीत होस् चाहे फिल्मी गीत होस् तर तारादेवीको जीवनको सर्वाधिक लोकप्रिय गीत यादव खरेलको शब्दमा शिवशंकरले संगीत गरेको त्यो गीत यद्यपि त्यो पहाड़ी रागको गीत छ तर तराई भूमिको मिठो बाँसुरीको बाँसुरी वादनबाट त्यो गीत शुरू भएको छ बादल ठाकुमा सम्पूर्ण गीतमा संगीतकार शिवशंकरले प्रयोग गरिएको यो बाँसुरीलाई शिवशंकरका समकालीन गायक संगीतकार गीतकार अम्बर गुरूङले सर्वाधिक चर्चा गरेको पाइन्छ यो गीतमा बाँसुरीको जुन किसिमको मोहक प्रयोग छ शिवशंकरका अन्य गीतहरूमा पनि यो स्वाभाविकै एउटा प्रयोग पाइन्छ आजको कार्यक्रमको शुभारम्भ हुनु अघि नै यहाँ ट्विटरमा दिव्य खड्गाले वारी जमुना पारी जमुना गीतका गायक खेमराज गुरूङको मृत्युको खबर पाए हार्दिक श्रद्धांजलि भनेर मेन्शन गर्नुभएको छ र उहाँले नै लेख्नु भएको छ आइतबार सोमबार र बिहिबार यति विशेष कहिले लागेको थिएन अजर अमर गीतहरूमा आज बाँसुरीको धुन सुन्ने प्रतीक्षामा भनेर सुशान्त कोइरालाले आजको श्रृंखलामा हिना देवीको सायद कृष्ण बजाऊ मुरली बजाउन मिल्छ कि भनेर भन्नुभएको छ उमेश गौतमले तिरिरी मुरली बज्यो बनैमा चलेको धुन सुनेर चौतारीमा दुःख विषय बसेकी चेलीको आँसु बरेर को चर्चा गर्नुभएको छ मस्त मौलाना दाईले अस्सीको दशकमा गोर्खाल्याण्ड आन्दोलनको रापमा कुमारले म जुग्दै नजुक्ने पहाड़को छोरो गाएका थिए गोपालले नेपाल आएर नेपालको छोरो बनाएर गए भनेर मेन्सन गर्नुभएको छ त्यसै गरी धना पौडेल मेन्सन गर्नुहुन्छ कार्यक्रमको सफलताको शुभकामनाका साथै कार्यक्रममा यहाँको समर्पण भावको उच्च कदर गर्दछु भनेर मेन्सन गर्नुभएको छ भने उत्सव पल्ले heart fail condolence to Nepali singer late mister Khemraj Gurung वारी जमुना पारी जमुना भनेर लेख्नु भएको छ मिलन सिगदेल त्यसै गरी अमर देउजाले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने नवदीपले सत, आत्माले सद्गत पाओस् भनेर कामना गर्नुभएको छ राजन खतिवडा लेख्नुहुन्छ दाजै साह्रै गरूङको मनले उज्यालो सुन्दैछु जोरपाटीबाट खेमदाईको आत्माले कृष्णधाममा बास पाओस् भनेर उहाँले कामना गर्नुभएको छ क्रान्तिकारी युवक विजय भट्टराई ले पनि क्या मिठो छ बाँसुरीको धुन भनेर भर्खरै बजेको गीतलाई मेन्सन गर्नुभएको छ इन्द्र गुरूङले हालसालै रेडियोमा बोलेको सुनेको थिए नयाँ संग्रहको तयारी गर्दैछु भन्दै थिए आज दुःखद समाचारले शब्द बनायो हार्दिक श्रद्धा सुमन खेमराज गुरूङलाई भनेर त्यसै गरी श्रीजु सरल र उहाँको नाम तिलक पौडेल उन्नाइस र अमर देउजाले पनि श्रद्धाञ्जली गर्नुभएको छ भने किरण कुमारले कृष्ण बाँसुरी संगीतको चर्चा परिचर्चा लाई प्रतीक्षा गर्दै गरेको लेख्नु भएको छ विजया वन्दनाजीले गायक खेमराज गुरूङमा हार्दिक श्रद्धा सुमन लेख्नु भएको छ एसियन दाहालले आजले ढिलो भर्खर आइपुगेको नौसे खोला तरेर जाने बिर्सने पो हो कि सुन्दैछु भन्नुभएको छ अनिल अधिकारी अक्षता रुद्राक्षले पनि आज देवसन हुनुभएका खेमराज गुरूङलाई हार्दिक श्रद्धाञ्जली भन्नुभएको छ विजय भट्टराई लेख्नुहुन्छ आजका बनावटी झ्याइझ्याई भन्दा बाँसुरीको वास्तविक धुनमा आकाश पातालको फरक छ मनु आवाज लेख्नुहुन्छ आजभोलिका गीतहरूमा बाँसुरीको प्रयोग न्यून हुन थालेको छ बाँसुरीको धुनको जस्तो मिठास अरूमा कहाँ छ र उहाँले मित्र चौतारीका साथीहरूलाई पनि सम्झना गर्नुभएको छ प्रकाश दाहालले नफर्केसम्म पर्खेर बस्छु बिर्सने पो हौ कि मलाई भनेर गीतका पंक्तिहरू मेन्सन गर्नुभएको छ अझ र गीतहरूको पृष्ठमा बजिरहेछ बाँसुरी भक्तराज आचार्यको स्वरमा सुन्न इच्छा व्यक्त गर्नुभएको छ सूर्य चापागाईले सुरेश अवालेले पनि आजको कार्यक्रम बाँसुरीलाई समर्पण गर्नुभएको छ अब प्रस्तुत छ मिस हिनादेवीको स्वरमा बाँसुरीको यो गीत पापी कृष्णको यो गीत थियो मिस हिना देवीको स्वरमा विमल डाङ्गी लेख्नुहुन्छ मरेपछि गंगाजीलाई बाँचे हजुरलाई वारी जमुना पारी जमुना नेपाली गीत संगीत जगतकै सर्वाधिक लोकप्रिय गायक खेमराज गुरूङको निधनको खबरले स्तब्ध पायौं हार्दिक श्रद्धांजलि दाई भनेर लेख्नु भएको छ अमेरिकाबाट कुमार कुमारजङ कार्की लेख्नुहुन्छ अत्यन्तै दुःखद खबर खेमराज गुरूङमा भावपूर्ण श्रद्धांजलि अनि शोक सन्तप्त परिवारजन एवं आफन्तजनमा गहिरो सम्वेदना उहाँको वैकुण्ठ बास होस् नेपाली संगीत आकाशमा उहाँको नाम अजर अमर रहनेछ रमेशानन्द वैदीले पनि रूने र हाँस्ने मानिस उसको स्वभाव हो जीवन बुझाउने त उही कृष्णको मुरली हो एसएन दाहाल लेख्नुहुन्छ नौ सय खोला तरेर जाने बिर्सने पो हो कि मलाई बिर्सने पो हो कि अलि ढिला उपस्थित भए भन्नुभएको छ मनिला राई चेतनारायण घिमिरेले पनि खेमराज गुरूङप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ श्रीराम सिंह बस्नेत जो राष्ट्र सकाशभन्दा पहिलेका महाप्रबन्धक हुनुहुन्थ्यो र वहाँले नेपाली संगीतमा एउटा महत्वपूर्ण पुस्तक त्रिवेणीका लहरहरू पनि लेख्नुभएको छ उहाँले गोपाल योन्जनको बाँसुरी सुन्न पाइएला भनेर आग्रह गर्नुभएको छ भने खेमराज गुरूङज्यूप्रति हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ दुर्गा बल तामाङ मधुसूदन न्यौपाने र कमल प्रधान पनि आइपुग्नु भएको छ कमल प्रधान रेडियो नेपालका एक चर्चित समाचार भाषक हुनुहुन्थ्यो उहाँ पनि राष्ट्रसका पूर्व महाप्रबन्धक हुनुहुन्छ उहाँ लेख्नुहुन्छ saddened by the ultimate demise a popular singer Khemraj Gurung may his soul rest in peace भनेर लेख्नु भएको छ गायक संगीतकार मधु छेत्री लेख्नुहुन्छ हाम्रो बेलाको बाँसुरी वादक प्रेम राणा अवतारी जेबी लामा र सुशील विश्वकर्माले गीतहरूमा बाँसुरी बजाएर नेपाली गीत संगीतलाई शिखरमा पुर्याएका छन् यिनीहरूको याद आउँछ आजको यस एपिसोडबाट यिनीहरूलाई हार्दिक बधाई र हृदयबाट सम्झना गर्न चाहन्छु भन्नुभएको छ गायक संगीतकार मधु छेत्रीले संगीतकार मणिकमल छेत्री लेख्नुहुन्छ यस्तो सोच अजर अमर गीतलाई कसरी आउँछ तपाईँलाई साह्रै राम्रो लाग्यो भनेर उहाँले आजको सोचको प्रशंसा गर्नुभएको छ दिनेश रावत घायल प्रजु प्रमु टीका छेत्री सुगम तमु सुशीला सिलवाल भोजराज भट्टराई मोक्षबहादुर अमाते हरि ढकाल सबैले खेमराज गुरूङलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने मदन तिमिल सिन्हा उमेश गौतम महेन्द्र प्रेम श्रेष्ठ अनन्त कटवाल दीपक थारू सुरेश अवाल वीरेन्द्र खत्री अच्युत प्रसाद अधिकारी सानु शीतलले पनि आजको कार्यक्रमको सफलताको कामना गर्नुभएको छ सुरेश अवालले कञ्चनजंघा नामक सत्यजित रहेको चलचित्रमा गोपाल योन्जनले बजाएको बाँसुरीको धुनको पनि चर्चा गरिदिनुहोला भनेर आग्रह गर्नुभएको छ गोपाल योन्जन एक लोकप्रिय संगीतकार गायक गीतकार र संगीतका शिक्षक पनि हुन् तर गोपाल योन्जनको अर्को महत्वपूर्ण पक्ष हो उनी एक कुशल बाँसुरी वादक हुन् र बाँसुरी वादक गोपाल योन्जनले बाँसुरी जस्तै मिठो लयमा संगीत गरेको गीत प्राविधिक मित्र संघर्ष विष्टले प्रस्तुत गर्दै हुनुहुन्छ कहाँ उता जन्मे त अन्धो भएर बाँसुरीलाई अत्यन्त माया गर्ने गायक संगीतकार गोपाल योन्जनको बाँसुरी जस्तै मधुर यो गीत प्रस्तुत गर्यौं आजको यो बाँसुरी विशेषमा कथाकार एवं कवि अतिरिक्त पाण्डे लेख्नुहुन्छ हार्दिक नमन प्रकाश सर गायक खेमराज गुरूङले खेमराज गुरूङलाई गुमाउनु परिरहेको यस क्षणमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली तपाईंले आज बाँसुरीको चर्चा गरिरहनु भएको यस घड़ीमा बालापनमा आफूले आजको जस्तै क्षणमा पशुपतिको चार ढोका चाँदीका कृष्णजीलाई मनपर्ने राधिका भन्दै साथीहरूसित कम्बर भाँच्दै नाचेको सम्झना आइरहेको छ भनेर उहाँले बाँसुरीको सम्झनालाई यहाँ जोड्नु भएको छ उत्सव पलले पनि मेन्शन गर्नुभएको छ बाँसुरीको धुनमय गीतहरूले छुट्टै आनन्द दिन्छ त्यो पनि कृष्ण जन्माष्टमीका दिन भनेर अशोक सुस्केराले के गन्तव्य थियो खै दाजु खेमराज गुरूङप्रति हार्दिक श्रद्धाञ्जली आइपुग्यो लहरे खोकी रोकेर बुटवलबाट भनेर लेख्नु भएको छ दिपेन्द्र उपाध्याय मेन्सन गर्नुहुन्छ अजर अमर गीतहरू त कोही अजर अमर त कोही हुँदैनन् जानु त थियो नै जानुभयो तर नाम र सम्झना छोडेर जानुभयो गायक खेमराज गुरूङप्रति हार्दिक श्रद्धाञ्जली भनेर एसएन दाहालले अपत्यारिलो समाचार सुन्दा मनै सिरिङ्ग भयो दाजु खेमराज गुरूङप्रति भावपूर्ण श्रद्धाञ्जली ले लिबरलले मेन्सन गर्नुभएको छ नाच्नै नआए पनि वारी जमुना पारी जमुनामा धेरै पटक जीव थर्काइयो खेमराज गुरूङलाई हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ केशव पौडेल शिवराज डाङ्गी शेखर विकल्प लेख्नुहुन्छ धेरै पछि बुटवलको माटोमा साइमी दाजुको आवाजसँगै बाँसुरीको धुनमा हराउँदैछौ गायक खेमराज गुरूङप्रति हार्दिक श्रद्धा सुमन भन्यो बाँसुरीको कुरा गर्ने बित्तिकै अहिलेको पुस्तामा सबभन्दा राम्रो बाँसुरी बजाउने बाँसुरी वादकका रूपमा सुशील विश्वकर्माको नाम अगाडि आउँछ सुशील विश्वकर्माको संगीतमा लोचन भट्टराईको स्वरमा भीमबिराको शब्दमा यो गीत यस गीतका संगीतकार सुशील विश्वकर्मा जो नेपाली संगीत आकाशमा बाँसुरी वादकका रूपमा निकै लोकप्रिय छन् एउटा अन्तर्वार्ताका क्रममा मैले सुशीललाई एकपल्ट सोधेको थिएँ बाँसुरीको प्रयोग तपाईँले कहाँ कहाँ गर्नुभएको छ र उनले हाँस्दै एकपटक भनेका थिए दाजु मलाई एकपटक साह्रै दुःख दिने अर्को संगीतकारलाई मैले बाँसुरीले नै निधार र आँखामा हिर्काएर सजाय पनि दिएको छु ती संगीतकार अहिले पनि चर्चित छन् तर ती संगीतकारलाई उनले बाँसुरीले किन कुटे भन्ने कुरा उनले आफ्नो एउटा लेखमा पनि कतै लेखेका छन् वीरेन्द्र कणेल लेख्नुहुन्छ रेडियो नेपालमा शनिबार बज्ने नाटकको शुरूआतमा बज्ने धुनको सिर्जना सुशील विश्वकर्माले गरेका हुन् भन्ने सुनेको थिए हो र भनेर सोध्नु भएको छ मोहन पल्ले अरूण उपत्यका पहिलो अडियो क्यासेट थियो किनेर ल्याएको जो खुब बजाउँथे क्यासेट अझै छ गीत उसर्नै बज्छ तर गाउने मान्छे रहेनन् भनेर उहाँले खेमराज गुरूङलाई हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ पोषराज खनाल लेख्नुहुन्छ दाई म अलमलमा परे वास्तवमा यो अजर अमर गीतहरूको कार्यक्रमको समय र दिन थोरै भएको हो कि मात्रै मलाई त्यस्तै आवाज भएको हो म कन्फ्यूज भएँ भनेर लेख्नु भएको छ अब बाँसुरीको चर्चा गर्दा गर्दै हामी उदित नारायण झाको एउटा आवाजमा पुग्छौं जहाँ कर्ण लामाले मुरलीको चर्चा गरेका छन् शिखर साइलीको संगीतमा आख मुरलीले सुस्तरी मलाई भन्छ अतीतको अतीतको इतिहास सबै मलाई दोहराइदिन्छ मेरो छाती पोल्छ मेरो रुने आँसु छैन गीत भन्छ गीत भन्छ मुरलीले सुन्ने साथी कोही छैन साँझ पाख मुरली तरी मलाई भन् कसले गीत भन्छ मुरलीले सुन्ने साथी कोही छैन गीतकार कर्ण लामा नेपाली संगीत आकाशमा धेरै कम गीत लेखेर चर्चित भएका गीतकार हुन् उनका छोरा यादेश लामा नेपालका एक गिटार वादक थिए अल्पायुमै बिते उनी कुनै समय सपनाश्री उनकी बुहारी पनि थिइन् तर परिवारको अहिले विघटन जस्तै भएको छ यस गीतलाई शोभा आचार्यले अत्यन्त मन पराउनु भएको छ उहाँले यो गीतलाई कति मिठो गीत भनेर मेन्सन गर्नुभएको छ कति सुन्दर गीत बजेको भनेर असाध्यै राम्रो भनेर शोभा आचार्यजीको हिजो जन्म उत्सव थियो हाम्रो तर्फबाट जन्मदिनको ढिलै भए पनि मंगलमय शुभकामना शोभाजीलाई र यो गीत फोटो भोल्टिकले एन्जेल पुष्पालाई समर्पण गर्न चाहनुभएको छ भने मनु आवासले कार्यक्रमको समय छोटो छ तर पूरै टिमको पर्याप्त मेहनत छ अरूभन्दा भिन्नै छ भनेर उहाँले किसिमको स्नेहपूर्ण शब्दहरू लेख्नुभएको यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु पोषराज खनालजी अझै पनि कार्यक्रमको समयका बारेमा चर्चा गर्दै हुनुहुन्छ र उहाँले कार्यक्रमको अन्त्यमा भनिने भी चाहको खास अर्थ के हो भनेर बुझ्न चाहनु भएको छ विजय भट्टराईले कतिपय मीडियाले गीत बजाइदिए बापत मोटो रकम लिन्छन् रे अजर अमर गीतले पनि त्यसो गर्छ र भनेर सोध्नु भएको छ मोटो रकमको बारेमा उहाँले सोध्नुभएको प्रश्न रोचक लाग्यो किनभने यो कार्यक्रम रकम लिनको लागि होइन ती कलाकारहरूको जीवनमा रकम आओस् भन्नका लागि बजाइएको र बनाइएको हुनाले सम्भवतः त्यो कदम अहिलेसम्म जरूरी परेको थिएन यस कार्यक्रमका बारेमा अतिरिक्त पाण्डेले एकपटक लेख्नुभएको थियो तपाईँहरू मेहनत गर्दै हुनुहुन्छ अरू काम गरेको भए कति कमाउनुहुन्थ्यो होला तर यो काम गरे पनि तपाईँहरूको दुःख नहोस् भनेर उहाँले आर्थिक लाभ नभए पनि दुःख नहोस् भनेर भन्नुभएको छ यो कुनै आर्थिक रूपले सोचेर बनाइएको कार्यक्रम होइन तर यस कार्यक्रमका निम्ति हाम्रा कलाकारले गाएका गीतहरूको निम्ति चाहिँ हामी निकै ऋणी छौं सुजन प्रताप लेख्नुहुन्छ बाँसुरीको धुन नभएको संगीत नुन बिनाको तरकारी जस्तै लाग्छ आज बाँसुरीको धुनले मन आनन्द त हुने नै भयो तर विडम्बना आज मलाई मनपर्ने गीत वारी जमुना पारी जमुनाका गायक खेमराज गुरूङको निधन भएकोमा दुखित छु भनेर लेख्नु भएको छ अनन्त कटवालले हृदय छोई गरे पूजा धेरै दिनपछि सुन्न पाए धेरै आनन्द आइरहेको छ भनेर लेख्नु भएको छ नेपाली गीत संगीतमा मात्र बाँसुरी र मुरलीको प्रयोग भएको होइन नेपाली चलचित्र पनि बाँसुरी नामबाट बनेको छ हाम्रा प्रिय मित्र निर्देशक तुलसी घिमिरेको पहिलो चलचित्रको नाम बाँसुरी थियो जुन बम्बईको साईनाथ प्रडक्सनबाट प्रतिमा ब्यानर्जी र मोहन ब्यानर्जीले बनाएका थिए यस चलचित्र पछि मुद्दा पनि पर्यो किनकि यो प्रकाश कोविदको दुई फूल एक भूलसँग मिल्न गयो भनेर कथा चोरीको आरोपमा मुद्दा पनि लाग्यो तर बाँसुरीको त्यो बेलाको चलचित्रको गीत हिमाल जलेर ज्वाला भएछ भन्ने गीत पञ्चायत कालमा हिमालमाथि त्यसरी गीत लेखिएको हुनाले गीत केही समय प्रतिबन्धित पनि भयो बम्बईमा संघर्षरत राकेश पाण्डे र रजनी शर्माले अभिनय गरेको सो बाँसुरी चलचित्र व्यावसायिक रूपले सफल नभए पनि एउटा बाजा बजाउने गायकप्रति समर्पित एउटा चलचित्र थियो आज कृष्णजीको चर्चा गर्दै गर्दा बाँसुरीको चर्चा स्वाभाविकै हो बाँसुरीका पालका बारेमा नगेन्द्र थापाले गोपाल योन्जनको निधनपछि एउटा कविता लेख्नु भएको छ बाँसुरीका हरेक पालबाट तिम्रो आत्माले बास पाओस् भनेर उहाँले लेख्नुभएको कविता सम्झिन्छु तर बाँसुरीको गीतको कुरा गर्ने बित्तिकै मिस हिनादेवीको एउटा लोकप्रिय गीतको याद आउँछ कृष्ण बजाऊ मुरली विजया बन्दना अमेरिकाबाट लेख्नुहुन्छ अमेरिकाकै सबैभन्दा ठूलो वाटर पार्क विस्कान्सिन डेल्सबाट कार्यक्रम सुन्दैछु अझ राम्रो गीत मित्र चौधरीको साथको लागि धेरै धेरै आभारी छु हवस् त आजको यो कार्यक्रमबाट मलाई बिदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज